सधैँ चाहिँ आइतबार दस बजेको संसार पश्चात एघार बजीसम्म तपाईँको रेडियो सेटमा गुन्जने मुक्तक माला लिएर आज पनि हामी उपस्थित भइसक्यौँ प्रविधि संयोजनमा आज पनि कविता श्रेष्ठजी हुनुहुन्छ अनि म छु मदन भण्डारी तपाईँहरू समक्ष हामी रहनेछौँ रातको एघार बजीसम्म तपाईँले हामीलाई एकानब्बे दशमलव छ मेगा आर्समा एक नम्बर प्रदेशमा अनि त्यस्तै गरेर सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा W W W dot radio vision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा एकैसाथ सुन्न सक्नुहुन्छ तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत हार्दिक नमस्कार श्रोता हुन्छ आँखा टम्म निन्द्रै लाग्दैन हुन्छन् आँखा टम्म निन्द्रै लाग्दैन के भो के भो अचम्म निन्द्रै लाग्दैन घरि देश सम्झन्छु घरि आमा बुबा मध्यरातिसम्म निन्द्रै लाग्दैन मध्यरातिसम्म निन्द्रै लाग्दैन ओहो यो मनसुनी मुक्तक मुक्तकार दिनेश तामेजीको जोसिला फुर्तिला मुक्तकार दिनेश तामेजीको घर बसाङ हो बडो मिठो मुक्तक लेख्नुहुन्छ अनि मुक्तक मालामा नियमित रूपमा यसै गरी आउँदै गर्नुहुन्छ आजको यो वसैमा मुक्तकार दिनेश तामेजीका यिनी चुस्किला मुक्त श्रोता मुक्तकको सिलसिला मैले सुरु गर्न चाहेँ आजको बसाइमा धेरै भयो तपाईँहरूले पठाउनुभएका मुक्त गरफहरू वाचन नगरेको विगत तिन साता त मैले कार्यक्रममा अन्तर्वार्ता नै लिएँ हाम्रा मुक्तकारहरूसँग आज भने तपाईँको मुक्तक वाचन गरौँ गरौँ लागेको छ मलाई र पठाउनु भएको छ धेरै धेरै मुक्तक मनहरूले कार्यक्रममा मुक्तक म आलो पालो मुक्तक मालामा जोड्दै जानेछु निर्धारित समयमा हेरौँ कति सक्छु म मुक्तक राख्न हामी सँगै रहनुहोस् रेडियो भिजन एकानब्बे दशमलव छ मेगा हार्च सुन्दै गर्नुहोस् कार्यक्रममा ढिला गर्दिनँ म मुक्तक नै बोल्छु अब भने श्रोता पाउजुमा चाहिँ झङ्कार चुरामा हुन्न रहेछ पाउजुमा चाहिँ झङ्कार चुरामा हुन्न रहेछ वचनमा जस्तो धार छुरामा हुन्न रहेछ सबै सबै अनुभवले नै बताउने हो साउतीमा जस्तो दम कुरामा हुन्न रहेछ साउतीमा जस्तो दम कुरामा हुन्न रहेछ अर्को मुक्तक दमदार मुक्तकार प्रकाश बस्नेत गफाडीजीको श्रोता काठमाडौँ उहाँको घर हो प्रकाश बस्नेत गफाडीजी मुक्तक मेलामा केही समय अघि मैले उहाँसँग भलाकुसारी पनि गरेको थिएँ सुन्नुभएको होला पक्कै पनि तपाईँले हजारको नोट मुक्तक सङ्ग्रह चाँडै प्रकाशनमा ल्याउने तयारी उहाँले गर्दै हुनुहुन्छ अर्को मुक्तक म लिन्छु कार्यक्रममा मसँग मुक्तक छ श्रोता अर्जुन राईजीको भविष्य खोज्न नपरोस् मरुभूमिमा भविष्य खोज्न नपरोस् मरुभूमिमा भन्छ बाँचोस् वा मरोस् मरुभूमिमा यति कुरा बुझ्छ भने हाम्रो सरकारले आउने बाटो बन्द गरोस् मरुभूमिमा आउने बाटो बन्द गरोस् मरुभूमिमा अर्जुन राईजी भोजपुरका मुक्तकार हाल मलेसियामा हुनुहुन्छ सरकारलाई यसरी उहाँले मुक्तकमा झकझक्याउँदै हुनुहुन्थ्यो सरकारलाई मोहन बाग प्रवासी मनुजी मुक्तकमा यसो भन्नुहुन्छ सानो ठुलालाई समान व्यवहार होस् देशमा सानो ठुलालाई समान व्यवहार होस् देशमा जनताले चाहेको जस्तो सरकार होस् देशमा पानी जहाज रेलमार्ग चलाउनुभन्दा पहिला बेरोजगारी युवाहरूलाई रोजगार होस् देशमा बेरोजगारी युवाहरूलाई रोजगार होस् देशमा मोहन बाग प्रवासी मनोजी हाल भारतमा हुनुहुन्छ बुङ्गल नगरपालिका दस बजाङ उहाँको घर हो परदेशमा रहनुभएका मुक्तकारहरूले घरमै देशमै रोजगारीको सिर्जना भयो भने हामी यसरी परदेश आउनु पर्दैन थियो सरकार त्यो व्यवस्था छिट्टै होस् भनेर मुक्तकमा आह्वान गर्दै हुनुहुन्थ्यो अनुरोध गर्दै हुनुहुन्थ्यो अर्को मुक्तक मसँग छ श्रोता कार्यक्रममा राजेन्द्र विवसीको गाउँदेखि सहरसम्म दलालीको लर्को लाग्यो गाउँदेखि सहरसम्म दलालीको लर्को लाग्यो ताना बाना सुन्दा पनि झर्को लाग्यो मजिरी र चुलो बिचमै कमिसनको रोग लाग्दा एउटा छानो ओत लाग्ने मान्छे पनि अर्को लाग्यो एउटै छानो ओत लाग्ने मान्छे पनि अर्को लाग्यो राजेन्द्र विवशी पत्री शनिश्वर एक मोरङका मुक्तकार यसरी आउनुभयो हामीहरू समक्ष मिठो माया बोकेर आउनुभयो अब पनि श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्छौँ सानो श्रेष्ठजीको मुक्तक मसँग रहेको छ लेखु तामाकोशी गाउँपालिका धोबी बजार रामेचाप उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ सानो श्रेष्ठजीको मुक्तक मुक्तकसँगै पहिलो साङ्गीतिक सेली तपाईँलाई श्रोता उकाली चढ्न ओह्राली झर्न तयार छु उकाली चढ्न ओराली झर्न तयार छु देशको निम्ति पुण्य काम गर्न तयार छु नेपालीको छोरा जो हुँ कमजोर नसम्झ झुक्न जान्दिनँ म तर मर्न तयार छु झुक्न जान्दिनँ म तर मर्न तयार छु बनेको छ यो मेरो बगेको छ रगतमा मेरो पखेरूमा जन्मे साकुरामा खेल्ने म झुक्दै नझुक्ने नेपालको छोरो म झुक्दै नझुक्ने नेपालको छोरो सेको रोटीले मेरो पेट भरिन्न मागेको धोतीले मेरो लाग छोपिन्न खोसेको रोटीले मेरो पेट भरिन्न मागेको धोतीले मेरो लाग छोपिन्न घोटिएर हात पाउ झरी जाऊ नौला अगाडि हात जोडिन्न हात जोडिन्न बनेको छ पहराले यो छाती मेरो बगेको छ छहरा रगतमा मेरो पखेरुमा जन्मी टाकुरामा खेल्ने म झुक्दै नझुक्ने नेपालको छोरो म झुक्दै नझुक्ने नेपालको छोरो आ मागो सहन्छु अन्याय सहन्न म तृष्णा सहन्छु तिरस्कार सहन्न म आगो सहन्छु अन्याय सहन्न म तृष्णा सहन्छु तिरस्कार सहन्न मेरो शिर उडाऊ बरु त्यो सहन्छु तर कोही परायाले टेके सहन्न टेके सहन्न बनेको पहराले यो साथ मेरो बगेको छ सहारा रगतमा मेरो पखेरुमा जन्मी साकुरामा खेल्ने म जस्तै नझुक्ने नेपालको छोरो म झुक्दै सानो श्रेष्ठजीको मुक्तक मुक्तकसँगै यो गीत तपाईँले सुन्नुभयो मलेसियामा हुनुहुन्छ अहिले उहाँ रामेछाप उहाँको घर हो कार्यक्रम मुक्तक माला तपाईँ सुनिरहनु भएको छ श्रोता म मुक्तक तपाईँको लिइरहेको छु तपाईँले Muktak Muktak Mala at the rate Gmail dot com तथा मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पठाउनु भएको छ दिन नहुने रहेछ बैगुनीलाई दिने मन भएर पनि दिन नहुने रहेछ बैगुनीलाई दिने मन भएर पनि न बाँड्दै हिँड्नु छ नि सत्सन भएर पनि हिजो बाउ काटेर दिए आज यस्तो गुनासो गर्छ जाबो हात मात्र दियो फलानुले गर्दन भएर पनि जाबो हात मात्र दियो फलानुले गर्दन भएर पनि वाह यो मुक्तक मुक्तकार नगेन्द्र नेउपानेजीको गौरा त आठ झापा उहाँको घर हो निकै दमदार निकै फुर्तिलो चुस्किलो मुक्तक लेख्नुहुन्छ नगेन्द्र नेउपानेजी आउनुहुन्छ यसरी नै हामीहरू समक्ष अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ सुनिल राणा बिरहीजीको धम्की पठाउँछन् डर पठाउँछन् धम्की पठाउँछन् डर पठाउँछन् इच्छा मारेर अवसर पठाउँछन् झुटो मायाको खेती गर्नेहरूले फुलको सट्टामा पत्थर पठाउँछन् फुलको सट्टामा पत्थर पठाउँछन् अह के भएको होला है कसै कसैको मन त सुनिल राणा बिरैजी वनगाड कुपिण्डे नगरपालिका तिन सल्यानका मुक्तकार हाल दोहा कतारमा हुनुहुन्छ उहाँले धेरै मुक्तक हामीलाई लेखेर सँगै पठाउनु भएको छ अहिले भने उहाँको म अर्को मुक्तक पनि लिन्छु देखिन्छ वारपार सधैँ रहिरहन्छन् देखिन्छ वारपार सधैँ रहिरहन्छन् भएर पनि अत्याचार सधैँ रहिरहन्छन् एक्लै बगेर तोफानीले सागर भिड्छ बिचराई दुई किनार सधैँ रहिरहन्छन् बिचराई दुई किनार सधैँ रहिरहन्छन् निकै मनसुनी मुक्तक लेख्नुहुन्छ सुनिल राणा विरईजी पनि निकै माया गर्नुहुन्छ हामीलाई आउँदै गर्नुहुन्छ तपाईँका बाँकी मुक्तकमा आउने कार्यक्रममा जोड्दै जानेछु देव सजनजीको श्रोता अर्को एउटा मुक्तक मसँग रहेको छ हुँदा खाँदा शरण पर्ने आफन्त नै हुन् हुँदा खाँदा शरण पर्ने आफन्त नै हुन् छैन भन्दा रुँदै मर्ने आफन्त नै हुन् समयले खुसी लुट्यो टुरो भएदेखि ऐँचो पैँचो बन्द गर्ने आफन्त नै हुन् ऐँचो पैँचो बन्द गर्ने आफन्त नै हुन् व्यङ्ग्य मुक्तकमा देवसचनजीको जाजरकोट उहाँको घर हो अर्को मुक्तक मसँग छ श्रोता लक्ष्मी स्मृतिजीको हावा नचलोस् अनि हुरी नचलोस् हावा नचलोस् अनि हुरी नचलोस् बित्थामा कसैको छुरी फुरी नचलोस् बिग्रने मात्र त हो अधिक घमण्डले गर्दा साँचो पछि सबको कुरी कुरी नचलोस् साँचो पछि सबको कुरी कुरी नचलोस् लक्ष्मी स्मृतिजी विराटनगर पाँच उहाँको घर हो लक्ष्मीजी अहिले त म पनि विराटनगरतिर नै छु विराटनगर पाँच तपाईँको कता हो सम्पर्क गर्नुभयो भने पक्कै भेट हुन्छ हाम्रो विराटनगरमा अर्को मुक्तक मसँग श्रोता धर्मराज उपाध्यायजीको रहेको छ आफ्नो मुटुलाई पीडा दिने जमर्को किन गर्छौ आफ्नो मुटुलाई पीडा दिने जमर्को किन गर्छौ पागल हुनेर सधैँ तडपिने जमर्को किन गर्छौ जसले तिम्रो जिन्दगीलाई तहस नहस गरिदिन्छ हो उसैलाई हर्पल सम्झिने जमर्को किन गर्छौ हो उसैलाई हरपल सम्झिने जमर्को किन गर्छौ धर्मराज उपाध्यायजी बसाङका मुक्तकार हाल बेङ्गलोर भारतमा हुनुहुन्छ अब पनि हामी अर्को गीत सुन्छौँ सम्बार राजीको श्रोता मसँग मुक्तक रहेको छ दाङ उहाँको घर हो हाल उहाँ साउदीमा हुनुहुन्छ सम्बार राजीको मुक्तक मुक्तकसँगै अबको क्रममा भने श्रोता हामी अर्को एउटा गीत सुन्नेछौँ तिम्रो याद आउँछ बेसरी खै के भएको हो तिम्रो याद आउँछ बेसरी खै के भएको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 नेपाली अडियो बुक डाउनलोड गरेर त्यहाँबाट पनि हामीलाई तपाईँले सुन्न सक्नुहुन्छ फुर्सदको बेलामा मौका चुराएर आजको यो वसाइमा म तपाईँहरूले नै पठाउनुभएका मुक्त करफहरू आलो फालो लिइरहेको छु मुक्तक नै वाचन गर्छु ल एउटा कुराको लाग्छ पिर केले पोल्छन् होला एउटा कुराको लाग्छ पिर केले पोल्छन् होला लाखौँ कमाउने मान्छेको शिर केले पोल्छन् होला म गरिब भएर नै दाउराले पोलेको देखेँ अरे धनीहरू मर्दा आखिर केले पोल्छन् होला अरे धनीहरू मर्दा आखिर केले पोल्छन् होला यो मनै चसक्क बनाउने मिठो मुक्तक मुक्तकार सौगात रिसालजीको भूमिस्थान छ सिमले धादिङ उहाँको घर हो हाल थानकोट काठमाडौँमा हुनुहुन्छ सौगात रिजालजी पनि आउँदै गर्नुहुन्छ मिठो माया बोकेर आफ्ना मिठा मिठा मुक्त खराबहरूको साथमा अर्को मुक्तक मसँग छ श्रोता मेलिना सिंह ठकुरी कस्तुरीजीको तिम्रै अगाडि खुसीले हाँसेर देखाउँछु तिम्रै अगाडि खुसीले हाँसेर देखाउँछु तिम्रा हरेक प्रहारलाई मासेर देखाउँछु मलाई दुःखले मार्न खोज्ने दानवहरू हेर्दै जाऊ अब कसरी बाँचेर देखाउँछु हेर्दै जाऊ अब कसरी बाँचेर देखाउँछु हो नि यो गजबको आत्मविश्वास भरिएको मुक्तक मेलिना सिंह ठकुरीजीको सन्धि खर्क अर्घ खाँचीबाट भनेर उहाँले हामीलाई मुक्तक लेखेर पठाउनु भएको छ अर्को मुक्तक एकराज भट्टराईजीको श्रोता मसँग रहेको छ कसरी राखेका थिए पुर्खाले राष्ट्रको शान बोलिदिन्छन् कसरी राखेका थिए पुर्खाले राष्ट्रको शान बोलिदिन्छन् विदेशी गीत गन्काउँछन् स्वदेश गान बोलिदिन्छन् कसले भन्यो नेपालीहरू इतिहासलाई माया गर्छन् भनेर मोज मस्ती पाए भने पुर्खाको योगदान बोलिदिन्छन् मोज मस्ती पाए भने पुर्खाको योगदान भुलिदिन्छन् सबै सबैको मन यस्तो हुन्न कसै कसैको मन यस्तो हुन्छ अनि कसै कसैको मनलाई यसरी झटारो एकराज पटराइसीले मोरङबाट प्रहार गर्दै हुनुहुन्थ्यो अर्को मुक्तक दिपेन्द्र अधिकारी टार्जनजीको श्रोता मसँग रहेको छ आफू पनि गल्छन् एक दिन अरूलाई गलाउनेहरू आफू पनि गल्छन् एक दिन अरूलाई गलाउनेहरू लास कहिले रुँदैन बरु रुन्छन् जलाउनेहरू मलाई तलमाथि केही भइहाल्यो भने सायद आवश्यकतामा पर्छन् तिमीलाई सम्झाउँदै छलाउनेहरू आवश्यकतामा पर्छन् तिमीलाई सम्झाउँदै छलाउनेहरू दिपेन्द्र अधिकारीजी हेटौँडा मकवानपुर उहाँको घर हो सधैँ सधैँ दीर्घायुको कामना तपाईँकी प्रियसीले पक्कै तपाईँलाई गर्नुहुन्छ अनि तपाईँको स्वास्थ्य सधैँ सधैँ तगडा हुन्छ मुक्तक माता जे छ छँदैछ अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ श्रोता रामकुमार प्रधानजीको यो नौटङ्की संहिताले न यता न उता पार्ने भयो यो नौटङ्की सङ्घीयताले न यता न उता पार्ने भो नेपाललाई झन् विकराल अवस्थामा झार्ने भो देखेँ अनौठो काम नकाश ठुला बडा भनाउँदाको करको भारी लाद्दै सोझा जनता मात्रै मार्ने भो करको भारी लाद्दै सोझा जनता मात्रै मार्ने भो बढेको करको बारेमा चिन्ता रामकुमार प्रधानजीको मकवानपुर उहाँको घर हो थाहा नगरपालिका करकै बारेमा मुक्तकार प्रजित कुमारजी यसो भन्नुहुन्छ यो देश यी जनताको भर लाग्छ कि लाग्दैन यो देश यी जनताको भर लाग्छ कि लाग्दैन र देशको कानुनसँग डर लाग्छ कि लाग्दैन जवाब देऊ साइकलमा कर लगाउनेहरू तिम्रो चिल्लो गाडीमा कर लाग्छ कि लाग्दैन तिम्रो चिल्लो गाडीमा कर लाग्छ कि लाग्दैन प्रजित कुँवरजी बानपा चौध बायाँ खोला सिक्रे स्याङ्जाका मुक्तकार अबको क्रममा म प्रजित कुँवरजीको नै मुक्तकसँगै अर्को एउटा गीत तपाईँहरू समक्ष राख्छु प्रजित कुँवरजी स्याङ्जाबाट यसरी नै आउनुहुन्छ मिठो मुक्तक लेख्नुहुन्छ अबको क्रममा प्रजित कुँवरजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई श्रोता लिएर व्यर्थै मनभरि पीर जति रोए पनि लिएर व्यर्थै मनभरि पीर जति रोए पनि हेरेर त्यो भित्ताको तस्बिर जति रोए पनि मेरो शोकमा रुनेलाई बस यति भनिदिनु मृत मान्छे फर्कन्न आखिर जति रोए पनि मृत मान्छे फर्कन्न आखिर जति रोए पनि एउटा जीवन जहाँ अन्त हुन्छ अर्को जीवन तहाँ सृष्टि हुन्छ सृजनाको परिधि घुमेर जिन्दगी रुमल्ली रहन्छ यो यात्रा अनौठो कोही आउने कोही नछुट्ने दर्जीको मुक्तक मुक्तकसँगै यो गीत तपाईँले सुन्नुभयो मुक्तकमाला सुन्दै हुनुहुन्छ अनि मुक्तकमालामा म मदन भण्डारी छु मलाई प्रविधि संवेचनमा कविता श्रेष्ठजीले साथ दिइरहनु भएको छ आजको यो बसाइमा म तपाईँहरूकै मुक्त खरफहरू लिइरहेको छु श्रोता छैन कसैको करकाप आगो ताप्छन् जान्छन् छैन कसैको करकाप आगो ताप्छन् जान्छन् गरेर दिलमा छाप आगो ताप्छन् जान्छन् कोरे र वसनको सलाई आफ्नै आफन्तहरूले जलाएर मुटु चुपचाप आगो ताप्छन् जान्छन् जलाएर मुटु चुपचाप आगो ताप्छन् जान्छन् केशव साईजीको श्रोता यो मुक्तक खरि गहिरा तैले खुवाको घर हो मुक्तकार केशव साईजी पनि बडो मार्मिक मनसुनी मुक्तक लेख्नुहुन्छ अर्को मुक्तकमासँग सन्दीप सङ्ग्रौला दिल दुखीजीको रहेको छ श्रोता खप्पर ठोक्नुभन्दा छँदाखेरि बेला याद राख्नु खप्पर ठोक्नुभन्दा छँदाखेरि बेला याद राख्नु जिन्दगीभर नउभाउन् परेला याद राख्नु बिहे गरेको भोलिपल्टै मुग्लान छिर्ने युवाहरू हो भुइँको टिप्ने हुँदा हातको पोखिएलाई याद राख्नु भुइँको टिप्ने हुँदा हातको पोखिएलाई याद राख्नु ओहो हो हो हो सन्दीप सङ्ग्रौला दिलदुखीजी लाली गुराँस नगरपालिका छ तेह्र थुम उहाँको घर हो हाल मलेसियामा हुनुहुन्छ सुझाव मुक्तकमा उहाँले यसरी बाँड्दै हुनुहुन्थ्यो किलो भाषामा अर्को मुक्तक गोविन्द खनालजीको मसँग छ श्रोता कुनै बेला माथ रहरले पस्यौ खाडीमा कुनै बेला हरले पस्यौ खारीमा आजभोलि जिम्मेदारीले फस्यौ खारीमा फेरि यो व्यवस्था गणतन्त्र नि आयो देशमा आएन दुखीका दिन दाई बस्यौ खाडीमा आएन दुखीका दिन दाई बस्यौ खाडीमा मुक्तकमा परदेशको पीडा गोविन्द खनालजीले धरमपानी स्याङ्जाबाट यसरी उठाउनुभयो अर्को मुक्तक उहाँसँग छ रविन्द्र अनुरागजीको छाती अचानो दिल पत्थर बनाएको हुँ छाती अचानो दिल पत्थर बनाएको हुँ मुटु कलेजो सब जप्पर बनाएको हुँ मलाई आफन्तले विश्वासघात गरेदेखि कसैको आँखा नलाग्ने नजर बनाएको हुँ कसैको आँखा नलाग्ने नजर बनाएको हुँ रविन्द्र अनुरागजी महाकाली नगरपालिका तिन महेन्द्रनगर कञ्चनपुरका मुक्तकार आउनुहुन्छ उहाँ पनि मिठो मिठो माया बोकेर मिठा मिठा मुक्त गर परेको साथमा यसरी नै हामीहरू समक्ष अर्को मुक्तक छ मसँग श्रोता मोहन सिंह घरती मगर्जीको चोखो माया गर्छु भनी धोका दिन सक्छन् चोखो माया गर्छु भनी धोका दिन सक्छन् जिउ ज्यानै दिँदा पनि धोका दिन सक्छन् विश्वास गरी जो कसैलाई मन नदिनु है आफन्त नै पराई बनी धोका दिन सक्छन् आफन्त नै पराई बनी धोका दिन सक्छन् मोहन सिंह घरती मगर्जी उहाँको पनि मुक्तक निकै रसिलो हुन्छ धेरै मुक्तक पठाउनु भएको छ उहाँले पनि म आगामी अङ्कमा पक्कै जोड्दै जानेछु अहिलेलाई भने उहाँको अर्को एउटा मुक्तक लिन्छु व्रत लाउन छोडिदिनुहोस् मन्दिर धाउन छोडिदिनुहोस् व्रत लाउन छोडिदिनुहोस् मन्दिर धाउन छोडिदिनुहोस् आरती गर्न छोडिदिनुहोस् धुप चलाउन छोडिदिनुहोस् लाख बिन्ती गरे पनि यसले सुन्दै सुन्दैन आमा ढुङ्गालाई भगवान् सम्सी फूल चढाउन छोडिदिनुहोस् डुङ्गालाई भगवान सम्सी फूल चढाउन छोडिदिनुहोस् भने नि निकै मिठो मुक्तक लेख्नुहुन्छ मोहन सिंह गर्ती मगर्ची भनेर अब भने श्रोता हामी कार्यक्रममा अर्को गीत सुन्छौँ मसँग मुक्तक नवराज इटनीजीको रहेको छ ज्वालामुखी सात धादिङ उहाँको घर हो हाल राजधानीमा छु भन्नुभएको छ नवराज इटनीजीको मुक्तक मुक्तकसँगै अर्को एउटा साङ्गीतिकको सेली तपाईँलाई श्रोता मेरो प्रेम प्रस्ताव स्वीकार हुने कहिले होला मेरो प्रेम प्रस्ताव स्वीकार हुने कहिले होला तिम्रो मेरो दोहोरो प्यार हुने कहिले होला बोल्नै हुन्न जस्तो गर्छौ आँखा पनि जुदिरहन्छ म प्रतिको राम्रो व्यवहार हुने कहिले होला म प्रतिको राम्रो व्यवहार हुने कहिले होला सायद प्रस्तावमै थियो कि तिम्रो निष्ठुरीपनले तुषारा पार गराइदियो सायद प्रस्तावमै भुल थियो कि तिम्रो निष्ठुरीपनले तुसारा पार गराइदियो ठुल सम्झी साँचेकै थिए सानै हुरीमा झरी गयो सानै हुरीमा झरी गयो सायद प्रस्तावमै भूल थियो कि सम्बन्धको आधी बेरी किन आयो यस्तो गरी सम्बन्धको आधी बेरी किन आयो यस्तो गरी शृङ्खलायो